नेकपा मालेको महासचिवमा पुनः सिपी मैनाली चयन राप्रपा र राजपाको महाधिवेशनको बन्द सत्रमा कार्यपत्रमाथि छलफल नेकपा एमालेकी नेत्री उर्मिला अर्याल र नायिका रेखा थापा ए माओवादीमा प्रवेश निर्वाचनको वातावरण निर्माण गरी मिति घोषणा गर्न सरकार आतुर रहेको मन्त्री परिषदका अध्यक्ष रेग्मीको भनाई मिति घोषणा गर्न नसक्नु सरकारको कमजोरी भएको कंग्रेस नेता महतको टिप्पणी यार्सा गुम्बा टिप्न गएका सातजना हिम पहिरोमा पुरेर बेपत्ता वन संरक्षणमा सहयोग पुर्याएको भन्दै वीरेन्द्रनगरको अमृतधारा वनद्वारा एकानब्बेजना वृद्ध वृद्धलाई वृद्ध भत्ता वितरण इराकमा भएको छुट्टा छुट्टी बम हमलामा असी भन्दा बढीको मृत्यु पाकिस्तानको एक मस्जिदमा भएको बम हमलामा बाह्र जनाको ज्यान गयो र इन्डियन प्रिमियर लिगमा अहिले मुम्बई विरुद्ध पन्जाब ब्याटिङ गर्दै बेलुका चेन्नई र बेङ्गलोर भिड्ने नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहलसँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan अर्कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको साँझ पाँच बजेको अर्पण बुलेटिनमा तपाईँलाई स्वागत छ सहकर्मी ध्रुवसँगै म सम्झना अब समाचार विस्तारमा बझाङको काडा गाविसको ढुङ्गी लेकमा आएको हिमपहिरोमा परि सातजना बेपत्ता भएका छन् बेपत्ता हुने सबै यार्सा गुम्बा सङ्कलनका लागि यो लेकमा पुगेका थिए यार्सा गुम्बा शङ्कन गर्नेहरूले सातजना बेपत्ता भएको जानकारी दिएपछि प्रहरीको टोली घटनास्थलतिर गएको तर घटना पुष्टि बाँकी रहेको जिल्ला प्रहरी बझाङले जनाएको छ नेकपा मालेको महासचिव पूर्ण सीपी मैनाली चयन हुनुभएको छ ललितपुरमा भएको मालेको छैटौं राष्ट्रिय सम्मेलनले चयन गरेको केन्द्रीय कमिटिको पहिलो बैठकले मैनालीलाई पुनः महासचिवमा चयन गरेको मालेले जनाएको छ बैठकले नौ सदस्य पोलिट ब्युरो पनि चयन गरेको छ पोलिट ब्युरोमा एनपी आचार्य डम्बर श्रेष्ठ कुमार बेलबासे गोपाल मणि गौतम खगेन्द्र प्रसाई सीता खड्का दिननाथ घिमिरे र गोविन्द के के हुनुहुन्छ मालेले थ्रेस होल्ड शून्य दशमलव पाँच प्रतिशत राख्न माग गरेको छ त्यस्तै मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले प्रधान न्यायाधीशबाट राजीनामा दिनुपर्ने र चार दलीय संयन्त्र विघटन गर्नुपर्ने माग माले गरेको छ नेकपा एमालेकी पोलिट ब्युरो सदस्य एवं पूर्व मन्त्री उर्मिला अर्याल नायिका रेखा थापा एकीकृत नेकपा माओवादीमा प्रवेश गर्नुभएको छ आज बिहान एकीकृत माओवादीको पार्टी कार्यालय पेरिस डाँडा कोटेश्वरमा भएको पार्टी प्रवेश कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्याल र थापालाई पार्टीमा स्वागत गर्नुभयो पार्टी प्रवेश गरेपछि अर्यालले आफूले विगत लामो समयदेखि एमालेमा कम्युनिष्ट आचरण र निष्ठाका साथ काम गरे पनि एमाले सैद्धान्तिक रूपमा पतन बाटोमा गएको आरोप लगाउनुभयो एमालेमा रहेका राम्रा र इमान्दार कार्यकर्ता ओजेलमा परेको भन्दै अर्यालले एकीकृत माओवादीमा प्रवेश गरेको बताउनुभयो त्यस्तै माओवादी प्रवेश गरेकी नायिका रेखा थापाले आफूले राजनीतिबाट अब सेवा गर्ने बताउनुभयो उहाँले आफ्नो पारिवारिक पृष्ठभूमि पनि राजनैतिक रहेकाले अब एकीकृत माओवादीबाट समाजसेवा गर्ने प्रतिबद्धता जनाउनुभयो सक्रिय राजनीतिबाट नागरिकका घर घरमा पुगेर समाजसेवा गर्ने थापाको भनाइ छ यसैबीच कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट केन्द्र बनाउन सबै वामपन्थीहरूलाई आग्रह गर्नुभयो विगतका तिता मिठा सबै कुराको समीक्षा गरेर कम्युनिष्ट केन्द्र निर्माणमा जुट्न सबै वामपन्थी दलहरूलाई आग्रह गर्नुभयो अर्याल एमालेको बुटोल महाधिवेशनबाट पोलिट ब्युरो सदस्यमा निर्वाचित हुनुभएको थियो यसअघि पोलिट ब्युरो सदस्य रामचन्द्र झाले एमाले परित्याग गरी ए माओवादीमा प्रवेश गर्नुभएको थियो राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टीको एकता महाधिवेशनमा बन्द सत्रमा नैतिगत प्रस्तावमाथि छलफल भइरहेको छ राजपाका सहअध्यक्ष प्रकाश चन्द्र लोहनीले राख्नु भएको राजनैतिक प्रस्ताव र राप्रपा महामन्त्री परशुराम खापुङले पेश गर्नुभएको विधान संशोधन मस्यौदामाथि अहिले छलफल भइरहेको छ छलफलमा सहभागीहरूले आलोपालो नेतृत्वका विषयमा असहमति जनाएका छन् राजधानीको भाटभटेनीमा रहेको पार्टी प्यालेसमा जारी महाधिवेशनको बन्द सत्रमा जनजाति महिला दलित मधेसी सम्बन्धी छुट्टा छुट्टै कार्यपत्र पनि पेश गरिएका छन् कार्यपत्र प्रस्तुत भएपछि समूह विभाजन गरी छलफल गरिएको प्रचार समितिका सहसंयोजक किरण गिरीले जानकारी दिनुभयो पार्टीको नयाँ नेतृत्व चयनका लागि भोलिदेखि निर्वाचन प्रक्रिया शुरू हुने कार्यक्रम छ विधानमा अध्यक्ष एक उपाध्यक्ष तीन महामन्त्री तीन सहायक महामन्त्री पाँच प्रवक्ता एक सप्रवक्ता एक कोषाध्यक्ष एक गरी एक सय सात सदस्य केन्द्रीय समितिको प्रस्ताव गरिएको छ महाधिवेशनमा देशभरका साढे बाइस सय प्रतिनिधिहरू सहभागी छन् नयाँ नेतृत्व चयन गर्दै महाधिवेशन भोलि सकिनेछ राष्ट्रपति डाक्टर रामवरण यादवले राष्ट्रपति सूर्य संरक्षण कार्यक्रमलाई सफल बनाउन सम्बद्ध निकायका पदाधिकारीहरूलाई आग्रह गर्नुभएको छ सो कार्यक्रमसँग सम्बन्धित सरकारी निकायका उच्च अधिकारीहरूसँग आज राष्ट्रपति निवाससित निवासमा भएको छलफलमा उहाँले सबैले आफ्नो स्थानबाट यथोचित योगदान दिई आगामी दिनमा सो कार्यक्रम सफल बनाउन आग्रह गर्नुभयो छलफलमा अर्थमन्त्री शङ्कर प्रसाद कोइरालासहित सम्बन्धित अन्य मन्त्रालयका मन्त्री सचिवहरू र राष्ट्रपतिका सल्लाहकारको उपस्थिति थियो मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले निर्वाचनको वातावरण निर्माण गरी मिति घोषणा गर्न सरकार आतुर रहेको बताउनु भएको छ कोटेश्वर महादेव क्षेत्र विकास समाजले आज गरेको कार्यक्रममा रेग्मीले समयमा नै निर्वाचन सम्पन्न गराउनकै लागि निर्वाचन अध्यादेशलाई अन्तिम रूप दिन सरकारले विभिन्न दलसँग छलफल गरिरहेको बताउनुभयो छिट्टै मिति घोषणा हुने उहाँको भनाइ रहेको छ सबै दलको सहभागिता र समावेशितालाई सुनिश्चित गर्दै भइरहित वातावरणमा निर्वाचन गराउने सरकारको एकमात्र लक्ष्य रहेको उल्लेख गरेको उहाँले उहाँले बताउनुभयो निर्वाचन आयोगले मतदाता नामावलीमा नाम भर्न छुटेका भए छिटो दर्ता गर्न आग्रह गरेको छ अहिले दर्ता भएको मतदाता नावलीको आधारमा मात्र संविधान सभा चुनावमा उम्मेद्वार हुन र भोट हाल्न पाइने भएकाले छुटेकालाई नाम दर्ता गराउन आयोगले ध्यानकर्षण गराएको हो सबै जिल्लाका निर्वाचन कार्यालय जिल्ला प्रशासन कार्यालय इलाका प्रशासन कार्यालय र एकीकृत घुम्ते शिविर सेवा कार्यक्रम सञ्चालन भएका ठाउँमा नामावली दर्ता गर्ने काम भइरहेको छ आफूलाई पाएक पर्ने ठाउँमा आफै उपस्थित भई नाम दर्ता गराउन दर्ता गरेको विवरणमा त्रुटि भएमा सच्याउन र पहिले फोटो सहितको मतदाता नामावली नाम दर्ता भएका मतदाताले फेरि दर्ता नगर्न समेत आगले अनुरोध गरेको छ अहिलेसम्म झण्डै एक करोड पन्ध्र लाख जनाले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराइसकेको आयोगले जनाएको छ कंग्रेसका सभापति सुशील कोइरालाले चार दलीय सिन्डिकेट तोड्नुपर्ने बताउनु भएको छ उहाँले देशलाई संविधान सभाको चुनावले मात्र निकास दिन सक्ने भएकोले चार दलीय सिन्डिकेट तोडेरै सबै दललाई सहभागी गराएर चुनाव सम्पन्न गर्नुपर्नेमा जोड़ दिनुभयो मोहन वैद्यजी उपेन्द्र यादव लगायत सबै तेत्तीस दललाई सहमतिमा ल्याएर चुनाव गरिनुपर्छ पोखरामा आज दयाशंकर स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहमा उहाँले भन्नुभयो मैले वार्ता गरिरहेको छु मोहन वैद्यले चुनावको खिलाफमा नभएको बताउनु भएको छ मलाई विश्वास छ उहाँहरू पनि सहमतिमा आउनुहुन्छ उहाँले चार दलबीच छ सय एक सिटलाई घटाएर दुई सय चालिसमा झार्ने समावेशी र प्रत्यक्ष निर्वाचन गर्ने थ्रेस होल्ड एक प्रतिशत राख्ने सहमति भएको जानकारी दिनुभयो उहाँले देश चुनावमय भएकोले कार्यकर्ताहरूलाई गाउँ गाउँ ओडा ओडामा गएर चुनावी माहौल बनाउन आग्रह गर्नुभयो अहिले चुनावी माहौल बिगार्ने गरी कुनै पनि राजनैतिक नियुक्ति गर्न नहुने र गरिएका निर्णयहरू पनि खारेज गर्नुपर्नेमा कोइरालाले जोड दिनुभयो यस्तै नेपाली कंग्रेसका केन्द्रीय सदस्य डाक्टर रामचरण महतले निर्वाचनको मिति घोषणा गर्न नसक्नु सरकारको कमजोरी भएको टिप्पणी गर्नुभएको छ भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै नेता महतले केही दलहरूले आपत्ति जनाए भन्दैमा अल्मलिएर बस्न उचित नभएको बताउनुभयो सरकारले निर्वाचन सम्बन्धी विधेयकमा अध्यादेश जारी नगरेकाले निर्वाचनको मिति घोषणा हुन ढिलाइ भएको भन्दै उहाँले केही दलले विरोध गर्दैमा खुट्टा कमाउनु नहुने तर्क गर्नुभयो निर्वाचनको मिति घोषणा गरेपछि सबै निर्वाचनको माहौलमा होमिने विश्वास व्यक्त गर्दै नेता महतले सरकारले आँट गरेर अध्यादेश जारी गरी मिति घोषणा गर्नुपर्ने बताउनुभयो थ्रेसहोल्डको कायम नगरे देशमा अराजकता निम्तने उहाँको ठोकुवा थियो नेकपा एमालेका अध्यक्ष झरनाथ खनालले संविधान सभा निर्वाचन अब कसैको अवरोधबाट नरोकिने बताउनु भएको छ खनालले मुलुकको अहिलेको समस्याको एकमात्र समाधान निर्वाचन भएको बताउनुभयो मोरङको विराटनगर विमानस्थलमा आज बिहान पत्रकारहरूसँग कुराकानी गर्दै खनालले आगामी मंगिर महिनाभित्र निर्वाचन हुनेमा कुनै शंका नगर्न आग्रह गर्दै चुनावका लागि निर्वाचन एन ल्याएरै चाँडै निर्वाचनको मिति घोषणा गर्ने बताउनुभयो खनालले चुनाव लोकतन्त्रको मेरुदण्ड भएकाले कसैले पनि निर्वाचनको विरोध नगरी सबैले यसको उपयोग गर्नुपर्ने बताउनुभयो असन्तुष्ट तेत्तिस राजनैतिक दलले चुनावको विरोध गरिरहेको विषयमा राखिएको जिज्ञासामा उहाँले विरोध गर्नेहरूसँग पनि चार राजनैतिक दलले वार्ता र छलफल गरेर चुनावमा सहभागी हुने वातावरण बनाउने बताउनुभयो उच्च स्तरीय राजनैतिक संयन्त्रका संयोजक समेत रहनुभएका अध्यक्ष खनालले निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गर्न विगतको सरकारले गरेको नियुक्तिहरू बदल गरी साझा सहमतिबाट नयाँ नियुक्तिको प्रक्रिया थालिने बताउनुभयो यस्तै एमाले सचिव शंकर पोखरेलले एकीकृत माओवादीले चुनाव नचाहेको आरोप लगाउनु भएको छ उहाँले माओवादी चुनाव भाँड्न र टार्न खोजिरहेकाले त्यसतर्फ सचेत हुनुपर्ने बताउनुभयो नेकपा एमाले उपत्यका पेसागत बुद्धिजीवी विशेष जिल्ला कमिटिले आज काठमाडौँको गङ्गबुमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले ए माओवादीले बाहिर चुनावको कुरा गर्ने र भित्रभित्रै चुनाव भाँड्न र टार्न लागि परेको बताउनुभयो उहाँले आगामी मङ्सिरमा चुनाव हुने भएकाले निर्वाचनको वातावरण बनाउन सबैलाई आग्रह समेत गर्नुभयो उहाँले ए माओवादीकै कारण विगतमा संविधान सभा विघटन भएको दावी पनि गर्नुभयो पोखरेलले वैचारिक उत्कृष्टता र एसियामै व्यवस्थित कार्यकर्ता शक्ति एमालेमा रहेको दावी पनि गर्नुभयो नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यले चार दलीय सिन्डिकेटले मुलुक गम्भीर मोडमा फस्दै गएको बताउनु भएको छ आज बिहान बैतडीको भातनमा सेती महाकाली राज्य समितिको बैठकमा प्रशिक्षण दिँदै अध्यक्ष वैद्यले मुलुकको राष्ट्रिय स्वाधीनताको रक्षाको लागि आन्दोलनमा हुमिने कार्यकर्ताहरूलाई निर्देशन दिनुभयो उहाँले चार दलीय सिन्डिकेट तोड्न आफ्नो गठबन्धन बलियो र विस्तार हुँदै गएकोले चार दललाई घुँडा टेक्न बाध्य पार्ने दावी गर्नुभयो रेग्मी नेतृत्वको सरकारलाई रिमोट कन्ट्रोलबाट सञ्चालित भएको आरोप लगाउँदै वैद्यले निर्दलीय सरकारले गरेको हरेक गतिविधिहरूले बाहिर शक्ति हावी हुँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो एकीकृत नेकपा माओवादी स्थायी समिति सदस्य राय माझले थ्रेस होल्डको सहितको अध्यादेश जारी हुनुपर्ने बताउनु भएको छ रिपोर्टर्स क्लबले गरेको साक्षात्कारमा बोल्दै रायमाझीले थ्रेस व्यवस्था नभई दलीय राजनीतिमा दुर्गामी नकारात्मक असर पर्ने तर्क गर्नुभयो उहाँले थ्रेस व्यवस्था नभई समस्या आउने दावी पनि गर्नुभयो तर उहाँकै पार्टी एकीकृत नेकपा माओवादीले भने थ्रेस होल्डको व्यवस्था हुन नहुनेमा जोड दिँदै आएको छ रायमाझीले संविधान सभा सदस्य संख्या चार सय एकानब्बे भन्दा बढी हुन नहुने बताउनुभयो देशले धान्न नसक्ने गरी सदस्य संख्या बढाउन नहुने उहाँको भनाइ थियो उहाँले कुनै राजनैतिक दल वा समूहले चुनाव रोक्न नसक्ने पनि बताउनुभयो कार्यक्रममा नेपाली कङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले ए माओवादी चुनाव हुन नदिन लागि परेको आरोप लगाउनुभयो माओवादी चुनावको पक्षमा नरहेको र उसका क्रियाकलाप चुनाव हुन नदिनेतर्फ लक्षित रहेको केसीको दावी थियो यस्तै नेकपा एमालेका नेता भीम रावलले थ्रेस्ट होलको व्यवस्थामा एमाले अडिग रहेको बताउनुभयो उहाँले समावेशीको ठुला कुरा गर्नेहरू तीस भन्दा कम उम्मेद्वार दिनेलाई समावेशीको सिद्धान्त पालना गर्न नपर्ने पक्षमा उभिनु हास्यास्पद भएको बताउनुभयो राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरद सिंह भण्डारीले सार्थक चुनावका लागि थ्रेस होल्ड हटाउनु पर्ने बताउनुभयो Thank you. सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले पार्टीले उठाएका दश सूत्रीय मागप्रति सरकार गम्भीर नभएको भन्दै भोलिदेखि आफै आमरण अनसनमा बस्ने घोषणा गर्नुभएको छ सरकार गैर जिम्मेवार ढंगले प्रस्तुत भएको भन्दै उहाँले आमरण अनसनमा बस्ने घोषणा गर्नुभएको हो बाँकेमा आमरण अनसनमा रहेको नेताहरूको अवस्था बुझ्दै अध्यक्ष महतोले पार्टीले उठाएका मागप्रति सरकार गैर जिम्मेवार ढंगले प्रस्तुत भएको आरोप लगाउनुभयो संविधान सभाको निर्वाचन मिति घोषणा निर्वाचन क्षेत्र पुनः निर्धारण आयोग गठन नागरिकता वितरण निर्देशिका दुई हजार सत्तरी संशोधन गरी आमाको नामबाट पनि नागरिकता प्रदान गर्नुपर्ने लगायतका माग राख्दै सद्भावनाका नेता कार्यकर्ता छ दिनदेखि आमरण अनसनमा छन् पालो रिपोर्टको रत्नगरमा रहेको पशु सेवा उपकेन्द्रले दिएको सेवा सुविधाप्रति कृषकहरू खुसी छन् उनीहरूले कृषिका लागि सरसल्लाह बिउ बिजन बाहेक ऋण समेत पाउने गरेका छन् रत्नगर र आसपासलाई लक्षित गरी स्थापना भएको सो केन्द्रले पनि उद्देश्य अनुसारको सेवा दिइरहेको दावी गरेको छ सहकर्मी सुजिता हमालको एक रिपोर्ट पशु सेवा उपकेन्द्र रत्नगरबाट यस क्षेत्रका कृषकहरूले सरल र सुलभ तरिकाले सेवा पाइरहेका छन् केन्द्रले विभिन्न उन्न जातका घाँसका बेउ बोट बिरुवाहरू सुलभ तरिकाले उपकेन्द्रले सेवा दिएपछि कृषकहरू पनि खुसी देखिन्छन् रत्नगर तीन ताजा फलफुल तरकारी केन्द्रमा रहेको सो केन्द्रले कुन कुन क्षेत्रका वासीहरूलाई सेवा सुविधा दिँदै आएको छ त केन्द्रका प्रमुख ईश्वर दत्त मिश्र हाम्रो चाहिँ अब त्यो कार्यक्षेत्र तोकिएको हुन्छ तोकिएको मध्येमा जस्तो बछ्यौली गाविस र रतननगर नगरपालिकाको तेह्रै वार्ड हो त्योभन्दा पनि बाहेकमा चाहिँ कुम्रोज गाविसको एक दुई तिन वार्ड छिमेकी बछौलीको छिमेकी गाविस भएको कारणले त्यहाँका किसानहरू पनि यहाँ आउँछन् अनि पिठुवा जुटपानी पदमपुर र पिठुवा र यो खैरेनीको पूर्वी बेल्ट त्यो हाजीपुर साइडको किसानहरू पनि यहाँ चाहिँ र अनि चैनपुरको ज्यामिरेसम्म किसानहरू यहाँ गोबर लिएर आउँछन् बोकाहरू खसी पारेर लिएर आउँछन् गाई भैँसी कृत्रिम गर्भाधान गर्न यहीँ सेवा केन्द्रमै लिएर आउँछन् कतिपयले घरमा पनि बोलाउँछन् पशु विकास तथा पशु स्वास्थ्य सम्बन्धी काम गर्ने उद्देश्यले आर्थिक वर्ष दुई हजार चौवालिस पैँतालिस सालमा सो केन्द्र स्थापना भएको थियो पशु सेवा उपकेन्द्रबाट कृषकहरूले पशुपालन गर्नका लागि ऋण समेत पाउने गरेका छन् सो केन्द्रबाट ऋण निकाली मासु पसल गर्दै आएका रत्नगरका कृषक श्यामसुन्दर गुरागाई रत्नगर तेह्रमा मासु पसल व्यवस्थित मासु पसल सञ्चालन गर्दै आएकोमा हाल त्यसलाई अझै व्यवस्थित तरिकाले सञ्चालन गर्नलाई जिल्ला पशु सेवा कार्यालयको सहयोगमा मैले अनुदान प्राप्त गरेको छु छयासी हजार रुपियाँ र त्यसैलाई चाहिँ अगाडि बढाउने अझ व्यवस्थित तरिकाले अगाडि बढाउने मेरो सोच छ खास गरी यहाँबाट अरू सुविधाहरूमा मलाई अब एकचोटि म तालिममा पनि गइसकेँ यही यही मार्फत र अब निकट भविष्यमा पनि उहाँबाट अरू सहयोग पनि पाउने मैले आशा राखेँ उपकेन्द्रले कृषकहरूलाई ऋण समेत प्रदान गर्दै आएका कारण गुरागाई मात्र होइन अन्य कृषकहरू पनि पशुपालनतर्फ आकर्षित भएको देखिन्छ उपकेन्द्र सञ्चालन पछि कृषकहरू फाइदा लिन पाउँदा खुसी छन् यसबाट हामीले सुविधा पाइया गोबर जचाउने अनि औषधि मूल्य पाउडरहरू यो सबै पाइया भिटामिनहरू अनि अब हाम्रो गाई बिरामी भयो भने पनि उहाँहरू गएर इन्जेक्सन लगाउने हेर्ने यो सबै सुविधा हामीले पाइया सबै कुराको सुविधा हामीलाई उहाँहरूले दिनुभयो मिलिरहेको छ हामीलाई कृषकहरू पनि नजिक सेवा लिन पाउँदा भरतपुरसम्म धाउनु नपरेको अनुभव सुनाउँछन् अझ कृषकहरूलाई लक्षित गर्दै कस्ता कार्यक्रमहरू ल्याउने योजनामा छन् त फेरि पनि केन्द्रका प्रमुख मिश्र योजना भनेको अब हाम्रो त कन्टिन्युली यही नै हो किसानहरूलाई चाहिँ अब कसरी हुन्छ उपभोक्ताहरूको लागि सफा स्वच्छ सफा दुध खाने किसानहरूलाई दुध उत्पादन गर्ने मासु उत्पादन गर्ने कुखुराको अन्डा उत्पादन उत्पादन गर्ने र कृषि कृषकहरूलाई चाहिँ बढी भन्दा बढी पशुपालन व्यवसायमा चाहिँ संलग्न गराउनको लागि हाम्रो भरमग्दर प्रयास चाहिँ हुन्छ हाम्रो भावी योजना भनेको त्यो भने घाँसहरू वितरण गर्ने घाँस खेती गर्नुहोस् उत्पादन लागत घटाउनुहोस् यो दाना चोकरमा चाहिँ बढी महँगो छ दाना चोकर भन्दा घाँस खुवाएर उत्पादन बेसी लिनुहोस् भन्ने चाहिँ हाम्रो उद्देश्य हुन्छ किसान सर्वसुलभ रूपले सेवा सुविधा उपलब्ध गराउँदै आएको यस केन्द्रले अझ कृषकहरूलाई आकर्षित गराउन केन्द्र जिम्मेवार भएर लाग्नुपर्छ अनि मात्र कृषकले पूर्ण रूपमा सेवा सुविधा पाउनेछन् र केन्द्रले पनि सार्थकता पाउनेछ रिपोर्टपछि बाँकी समाचार वन संरक्षणमा सहयोग पुर्याएको भन्दै पूर्वी चितवनको अमृतधारा सामुदायिक वन उपभोक्ता समूहले आफ्नो सेवा क्षेत्रका वृद्ध वृद्धहरूलाई वृद्ध भत्ता वितरण गरेको छ पूर्वी चितवनको वीरेन्द्रनगरमा रहेको अमृतधारा सामुदायिक वन उपभोक्ता समूहले आज एक कार्यक्रम गरी सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत एकानब्बे जना वृद्ध वृद्धलाई वृद्ध भत्ता वितरण गरेको हो सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत तीनजना पूर्ण अशक्त दुईजना दण्ड पीडित र एकानब्बे नब्बेजना वृद्ध वृद्धलाई जनही मासिक पचास रुपियाँका दरले एकमुष्ट छ सय रुपियाँ एक कार्यक्रमका बीच वनले चैनपुरको राष्ट्रिय प्राथमिक विद्यालय टुङ्गरामा सहायक वन अधिकृत भरत प्रसाद पोनहरले वितरण गर्नुभएको थियो चितवनमा नै पहिलो पटक दुई हजार पैसठी साल चैत्र वसान्तदेखि सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत सामुदायिक वनले भत्ता बाँड्ने अभियान थालेको वनका कार्यालय सचिव लेख प्रसाद खरेले जानकारी दिनुभयो सबै उपभोक्तालाई वन संरक्षण तर्फ अग्रसर गराउँदै वृद्ध वृद्धाले वन संरक्षणमा पुर्याएको अतुलनीय योगदानको कदर गर्दै अभियान थालेको वनका अध्यक्ष शेरबहादुर सापकोटाले बताउनुभयो चैनपुर चार वीरेन्द्रनगर नौ र खैरनी अनुसार मगनेचोक सेवा क्षेत्र रहेको सो वनमा हाल आठ सय उनासत्तरी जना उपभोक्ता रहेका छन् एक हजार अठासी हेक्टर क्षेत्रफल रहेको वनले संकलित वन पैदावार बिक्री वितरणबाट आएको रकम वनले खानेपानी विद्यालय निर्माण बाटोघाटो निर्माण आय आर्जन लगायतका काममा सहयोग गर्दै आइरहेको पूर्व अध्यक्ष प्रेमबहादुर रिमालले बताउनुभयो शिक्षकहरूले शिक्षक सेवा आयोगको परीक्षा तयारी गर्नुपर्ने भएपछि रौतडका सामुदायिक विद्यालयहरू एक हप्ता बन्द हुने भएको छ जिल्ला शिक्षा समितिमा शुक्रबार भएको छलफलमा आगामी वर्ष विधामा कट्टा हुने गरी जेठ पाँच गतेदेखि दस गतेसम्म सबै पाँच सय पाँचवटा सरकारी विद्यालय बन्द गर्ने निर्णय भएको नेपाल शिक्षक सङ्घ रौतडका अध्यक्ष मणिशङ्कर लाल निधिले जानकारी दिनुभयो जिल्लाका धेरैजसो विद्यालयका शिक्षकहरूले परीक्षाको तयारी गर्नुपर्ने भएकाले विद्यालय बन्दको निर्णय गरिएको हो अब केही छोटा खबरहरू नेकपा माओवादीका कार्यकर्ताले सभा सदरमुकाम खाँदबारीमा रहेको सूर्य बोर्डिङ स्कूल कब्जा गरेको घोषणा गरेका छन् पहिलो पटक बोर्डिङले कब्जा गरेको घोषणा गरेपछि करिब छ सय विद्यार्थीको भविष्य अन्यलमा परेको छ रौतडको राष्ट्रिय वनबाट अवैध रूपमा चोरी निकासी गरेर ल्याएको दुई थान सालको गोलिया बेबारिस अवस्थामा बरामद भएको छ दुधी अभाव प्रहरी चौकी र बिपी पुष्पलाल सामुदायिक वन उपभोक्तासम्म लक्ष्मी न्यायका पदाधिकारीले काठ बेबारिस अवस्थामा बरामद गरेका हुन् लोपुन्मुख पन्छी गिद्धको संरक्षणका लागि मनाङलाई डाइक्लोफेनाक मुक्त जिल्ला घोषणा गरिएको छ र अवैध रूपमा जिल्ला विकास समिति नवलप्रासीले ढुङ्गा गिटीको ठेक्का लगाएको भन्दै खारेजीको मागसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ अब पालो अर्पण जनावाजको अर्पण जनावाजमा हिजो हामीले सोधेका थियौं दासढुङ्गा काण्डका एकमात्र साक्षी अमर लामाको हत्यारा माओवादीमा रहेको भन्ने एमाले नेता माधव नेपालको भनाईप्रति तपाईँ के भन्नुहुन्छ ए हुन पनि सक्छ बे कुरा बुझ्ने गाह्रो रसी आरोप मात्र तपाईँले पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ ए हुन पनि सक्छ भनेमा उनाचालिस प्रतिशत बे कुरा बुझ्ने गाह्रो भनेमा बयालिस प्रतिशत र सी आरोप मात्र भनेमा उन्नाइस प्रतिशत मत व्यक्त गरे तपाईँ सम्पूर्णमा हाम्रो धन्यवाद अब भोलिका लागि हाम्रो प्रश्न छ निर्वाचनको मिति घोषणा गर्न नसक्नु सरकारको कमजोरी भएको भने कंग्रेस नेता रामशरण महतको महतको टिप्पणीप्रति तपाईँको विचार के छ ए कुरा ठिकै हो बे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 घाइते भएका छन् मलाकान्द कम्बेको बजदारा बाला क्षेत्रमा साथ दुई मस्जिदमा विस्फोट भएको थियो खेल समाचार Indian Premier League IPL cricket अन्तर्गत अहिले मुम्बई इन्डियन्स विरुद्ध किङ्स इलेभेन पन्जाबले ब्याटिङ गरिराखेको छ ताजा अवस्थामा पन्जाबले दुई विकेट गुमाएर एक सय सत्ताइस रन जोडेको छ पन्जाबका लागि अहिले अजहर मोहम्मद र सेन मार्सले अर्धशतकीय पाली खेलेका छन् प्लेअफमा स्थान सुरक्षित गर्ने सम्भावना कायम राखेको पन्जाबले आज मुम्बईलाई जित्नै पर्ने बाध्यता रहेको छ त्यस्तै आज बेलुका हैदराबाद र चेन्नई सुपर किङ्स त्यस्तै बेलुका सवा आठ बजेपछि हुने दोस्रो खेलमा चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बेङ्गलोर बीच प्रतिस्पर्धा हुनेछ उपाधि होडका लागि आज बेङ्गलोरले चेन्नईलाई पराजित गर्नुपर्नेछ भने उसले हैदराबादको खेल पनि कोर्नुपर्ने हुन्छ यदि हैदराबादले खेल हारेको खण्डमा ऊ उपाधि होडबाट बाहिरिनेछ पन्ध्र खेलबाट चेन्नईको बाइस अङ्क छ भने समान खेल खेलेको बेङ्गलोरको सोह्र अङ्क छ बुलेटिनको अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक नेकपा मालेको महासचिवमा पुनः सिपी मैनाली सैन राप्रपा र राजपाको महाधिवेशनको बन्द सत्रमा कार्यपत्रमाथि छलफल नेकपा एमालेकी नेत्री उर्मिला अर्याल र नायिका रेखा थापा ए माओवादीमा प्रवेश निर्वाचनको वातावरण निर्माण गरी मिति घोषणा गर्न सरकार आतुर रहेको मन्त्री परिषदका अध्यक्ष रेग्मीको भनाई मिति घोषणा गर्न नसक्नु सरकारको कमजोरी भएको कंग्रेस नेता महतको टिप्पणी यार्सा गुम्बा टिप्न गएका सातजना बजाङमा हिम पहिरोमा पुरेर बेपत्ता वन संरक्षणमा सहयोग पुर्याएको भन्दै वरेन्द्रनगरको अमृतधारा वनद्वारा एकानब्बे जना वृद्ध वृद्धलाई वृद्ध भत्ता वितरण इराकमा भएको छुट्टा छुट्टै बम हमलामा अस्सी भन्दा बढीको मृत्यु पाकिस्तानको एक मस्जिदमा भएको बम हमलामा बाह्र जनाको ज्यान गयो